बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री माधव पौडेल सम्पत्ति शुद्धिकरण मनी लाउन्डिङ दोस्रो संशोधन अध्यादेश र फौजदारी कक्षबाट प्राप्त सम्पत्ति तथा कक्षसँग सम्बन्धित साधन रोक्का राख्ने नियन्त्रण लिने र जफत गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश दुईवटा अध्यादेश जुन मनी लाउन्ड्रिङसँग सम्बन्धित विषय थिए यी विषयका अध्यादेशहरू चाहिँ सामान्य राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि पठाउने गरी मन्त्री परिषदको आजको बैठकबाट निर्णय गरियो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आगामी संविधान सभामा प्रतिनिधित्वका लागि थ्रेस होल्डका विषयमा एमाले पछि नहट्ने अडान व्यक्त गर्नुभएको छ आफ्नो पार्टीले पाँच प्रतिशतभन्दा बढी थ्रेस होल्ड चाहेकोमा एक प्रतिशतमा झरिसकेकाले अब यहाँभन्दा तल झर्न नसकिने उहाँको भनाइ थियो माओवादीले आफूहरूसँगको छलफलमा थ्रेस होल्ड स्वीकार गरे पनि साना दलको मन जित्नलाई थ्रेस होल्डको विपक्षमा उभिएको उहाँले आरोप लगाउनुभयो सर्लाहीमा गरिएको पत्रकार सम्मेलनमा नेपालले अब हुने संविधानसभाको चुनावमा एमाले बहुमत ल्याए मात्रै मुलुक परिवर्तनको दिशामा अगाडि बढ्ने जिकिर गर्नुभयो पार्टी फुटाएर एमाले कमजोर भयो भन्दै गीत गाउनेहरूलाई एमाले गतिलो जवाफ दिने नेता नेपालको दावी थियो देशका विभिन्न भागबाट विभिन्न पार्टीमा पार्टीका प्रमुख नेताहरू एमालेमा प्रवेश गर्न लागेको उहाँको दावी छ अडतिसजनाको ज्यान जाने गरी चितवन माडीको बाँदरमुडेमा नेकपा माओवादीले विद्युतीय धरा विस्फोट गराएको आज आठ वर्ष पूरा भएको छ सार्वजनिक बसमा गराइएको विस्फोटमा बहत्तर जना घाइते भएका थिए घाइते घाइतेमध्ये जनाले अहिले पनि उपचार गराइरहेका छन् विस्फोटमा घाइते भएकाहरूले औषधि उपचारमा राज्यले कुनै पनि सहयोग नगरेको गुनासो गरेका छन् घटना लगत्तै सरकारले केहीको उपचार गरे पनि पछि चोट बल्झिएकाहरूले भने उपचारमा राज्यबाट सहयोग नपाएको गुनासो गरेका छन् घाइते मध्ये जनाले प्रति प्रति व्यक्ति चालिस हजारका दरले सहयोग पाए पनि अन्यले सहयोग नपाएको पीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो बाँदरमोडे घटनाको दोषी माओवादीले दुई पटक सरकारको नेतृत्व गरे पनि पीडितहरूलाई सहयोग नगरेको उनीहरूको गुनासो छ गएको वर्ष माडीमा गरिएको कार्यक्रममा अध्यक्ष प्रचण्डले पीडितलाई एकमुष्ट साठी लाख दिने बताए पनि व्यक्तिगत रूपमा खर्च गर्न नपाउने भएपछि पीडितहरूले पैसा नलिने घोषणा गरेका छन् एकीकृत माओवादीको नेतृत्वमा सरकार भएका बेला अध्यक्ष प्रचण्डले सरकारबाट साठी लाख विनियोजन गराइदिने र पीडितले आफ्नो आवश्यकता अनुसार खर्च गर्न पाउने बताउनु भएको थियो ललितपुरमा कमलहरी बसेकी सृजना चौधरीको रहस्यमय मृत्युको विषयलाई लिएर पूर्व कमलहरीहरूले तीन दिन यता गरेको बन्दका कारण पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुर लगायतका जिल्लामा आज पनि बिहानैबाट सवारी साधन चलेका छैनन् भने बजार पसल शिक्षण संस्था सबै ठप्प रहेका छन् पश्चिम तराईमा बन्द जारी रहँदा पूर्व कमलहरीहरूले राजधानीमा पनि आन्दोलन गर्दै आइरहेका छन् ललितपुरको एक घरमा काम गर्दै आएकी चौधरीको रहस्यमय मृत्युको विषयमा छानबिन गरीलाई कारवाही गर्नु गर्नुपर्ने पूर्व कमलहरीहरूको माग रहेको छ सरकारले छानबिनका लागि हिजो तीन सदस्यीय समिति गठन गरे पनि दोषी पहिचान नभएसम्म आन्दोलन जारी राख्ने कमलहरीहरूको भनाइ छ कमलहरीहरूले आफ्ना मागबारे राजनीतिक दलहरूलाई पनि जानकारी गराएका छन् आज बिहान एकीकृत माओवादीका नेता अग्नि सापकोटासँग छलफल गरेका उनीहरूले नेकपा एमालेका अध्यक्ष जलनाथ खनालसँग पनि भेट गर्ने कार्यक्रम रहेको सङ्घर्ष समितिका सन्तोष दहितले जानकारी दिनुभयो उद्योग धन्दामा काम गर्ने मजदुरहरूको न्यूनतम ज्याला मासिक पन्ध्र हजार बनाउनु पर्ने माग राख्दै नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आज देशभरका उद्योग तथा कल कारखाना बन्द गराएको छ सरकार व्यवसायी र मजदुर संगठनहरू बीच न्यूनतम ज्याला मासिक आठ हजार बनाउन सहमति भएपछि महासंघ त्यसको विरोधमा उत्रिएको हो महिला मजदुरलाई समान ज्याला तथा सुत्केरी भत्ताको व्यवस्था गर्नुपर्ने मजदुरका सन्तानलाई निशुल्क शिक्षा स्वास्थ्यको व्यवस्था गर्नुपर्ने मजदुर आवासको व्यवस्था गर्नुपर्ने होटल मजदुरका लागि दस प्रतिशत थप सेवा दिनुपर्ने लगायतका माग महासंघले राखेको छ त्यस्तै भारतसँग गरिएको विपा सम्झौताको खारेजी नब्बे दिनमा नियुक्ति पत्र मजदुर आयोगको गठन गर्नुपर्ने माग पनि वैध निकट माओवादी मजदुर संगठनले राखेको हो यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति निकालेर बन्द फिर्ता लिएर वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्षमता वृद्धि गरिएको विरोधमा विद्युत प्राधिकरणका कर्मचारीले गर्दै आएको आन्दोलन आज पनि जारी छ पाँच दिन यता जारी आन्दोलनका क्रममा नो लाइट इमर्जेन्सी र काउन्टर जस्ता प्रत्यक्ष जनसरोकारका सेवा बाहेक प्राधिकरणका अन्य कामकाज ठप्प भएको छ उनीहरूले सञ्चालक समितिका सदस्य र कार्यकारी निर्देशकलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् भने प्राधिकरणका सवारी साधन गुड्न रोक लगाएका छन् केन्द्रीय कार्यालयमा मात्रै जारी आन्दोलन हिजोदेखि जिल्ला जिल्लामा पनि विस्तार भएको छ थ्री ए को निर्माण सुरु नहुँदै साठी मेगावाटबाट नब्बे मेगावाट क्षमता विस्तार गरिएको भन्दै कर्मचारीहरू आन्दोलित बनेका हुन् लागत र निर्माण समय बढ्ने गरी गरिएको आयोजनाको क्षमता विस्तारको निर्माण निर्णयमा अर्बौं रुपियाँ अनियमितता गरिएको उनीहरूको आरोप छ निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने पनि कर्मचारीहरूले बताएका छन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका सोभि सभापति हिमाल शर्माले सोभि सभापतिबाट राजीनामाको घोषणा गरेका छन् राजधानीमा गरिएको अनि निराशेब्यू क्रान्तिकारीको उपत्यका र स्तरीय भेलामा उनले राजीनामाको घोषणा गरेका हुन् शर्माले कुलपति र उपकुलपतिलाई राजीनामा दिनका लागि दबाब दिनुको साथै सोभि निर्वाचनको मिति घोषणाका लागि पनि दवाब दिन राजीनामा गरेको प्रश्न पारे विद्यार्थी संगठनहरूको विवादका कारण विश्वविद्यालयले आजका लागि तोकिएको मिति स्थगित गरेपछि विद्यार्थीहरू आन्दोलित बन्दै आएका छन् दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ दुर्घटनामा अन्य नौजना घाइते भएका छन् दाङको लमहीबाट घोराईतर्फ जाँदै गरेको ट्र्याक्टर मुसोट खोला नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो दुर्घटनामा नौजना घाइते भएका छन् घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ मृत्यु हुनेमा रामबहादुर चौधरी र ऋषिराम मगर रहेका छन् यस्तै पूर्वी चितवनको रत्ननगरमा पनि गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा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 र नगोया सहरको बीचमा सञ्चालनमा ल्याउने जापान सरकारको तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् सरकारले यस रेलमा सोह्रवटा डिब्बा राख्ने र एक पटकमा एक जना यात्रु चढ्न मिल्ने बताएको छ सन् उन्नाइस सय चौसठीमा जापानले बुलेट रेल सेवाको सुरु गरेको थियो राष्ट्रिय खबरमा अब खेलकुदका खबर सरकारले बर्मुडामा आइसिसी डिभिजन थ्री जितेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कारले सम्मान गरेको छ आज खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच क्रिकेट टोलीका पन्ध्रजना सहित तीन पदाधिकारीलाई जनहित तीन लाख पचास हजार रुपियाँ नगद प्रदान गरिएको हो युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले खेलाडीलाई पुरस्कृत गर्नुभएको थियो नेपाली क्रिकेट टोलीले बर्मुडामा भएको डिभिजन थ्रीको उपाधि जितेसँगै सरकारले नगद पुरस्कारले सम्मान गर्ने घोषणा गरेको थियो ¡Se राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ यसअघि हिजो प्राविधिक कारणले गर्दा स्थगित गरिएका खेल आज सञ्चालन भइरहेका छन् त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा अहिलेसम्म डीको शीर्ष स्थानमा रहेको फ्रेन्च र चौथो स्थानको बोइज युनियन बीच प्रतिस्पर्धा भइरहेको छ यो समाचार तयार पार्दासम्म बोइज एक शून्यले अगाडि रहेको छ त्यस्तै आज अपरान्न चार बजेपछि हुने अर्को खेलमा जाउला खेल र हिमालयन शेर्पा आम्ने सामने हुनेछन् चारवटै टीमको समान तीन अङ्क भएकाले आज आज विजयी हुने दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन् भने बराबरी भए गोल अन्तरका आधारमा अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एक पटक सम्पत्ति शुद्धिकरण दोस्रो संशोधन अध्यादेश मन्त्री परिषदबाट पारित कालो धनलाई संरक्षण दिने राष्ट्रको सूचीबाट तत्कालका लागि नेपाल सुरक्षित मुक्त कमलहरीहरूले तीन दिन यता जारी राखेको बन्दका कारण पश्चिम तराईको जनजीवन कष्टकर मजदुरहरूको न्यूनतम तलब वृद्धिको माग राख्दै नेकपा माओवादीको मजदुर संगठनले गरेको बन्दका कारण देशभरका उद्योग धन्दा ठप्प अडतिस जनाको ज्यान जाने गरी चितवनको बाँदरमुडेमा माओवादीले गराएको विस्फोटको आज आठ आठ वर्ष पुरा सरकार र माओवादीबाट सहयोग नपाएको पीडितहरूको गुनासो अमेरिकाको फिलाडेल्फियामा चार तले भवन भत्कँदा छ जनाको मृत्यु चौध जना घाइते जापानद्वारा पाँच सय किलोमिटर प्रति घण्टाको गतिमा चल्ने बुलेट रेलको परीक्षण र आइसिसी क्रिकेट डिभिजन थ्री विजेता नेपाली टोलीलाई सरकारद्वारा जनै साढे लाख प्रदान राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत पहिलो खेलमा फ्रेन्च र बोइज भिड्दै दोस्रो खेलमा जाउला खेल र हिमालयन भिड्ने हवस्त नेपालवाणी नेटवर्कबाट प्रसारण भइरहेको तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक पवन कटेललाई धन्यवाद दिँदै सरस्वती र सुमन विदा भयो नमस्कार